तपाईँलाई हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा लोक सङ्कारको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रुजन अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हरेक दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म तपाईँको माझमा रहन्छौँ नौ बजेको नेपालबारी समाचार लगत्तै करिब करिब दस बजेसम्म र विशेष गरी लोकसङ्कारको व्यवसायमा रहेर हामी तपाईँलाई नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका हरेक खालका गीत सङ्गीतहरू प्रस्तुत गर्ने गर्छौँ कहिले नयाँ नयाँ गीत सङ्गीत राख्छौँ त कहिले पुराना पुराना गीत सङ्गीतहरू तपाईँको माझमा राख्ने गर्छौँ र यति बेला तपाईँले लोकसङ्कारको व्यवसायलाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा ट्युन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ आजको लोकसङ्कारको व्यवसायमा मैले विशेष गरी तपाईँको मनलाई सुने खालका लोक भाकाहरू तपाईँको लागि लिएर आएको छु र यति बेला कार्यक्रम लोक झङ्कारको सुरुवात गर्न चाहन्छु एउटा निकै नै मर्मस्पर्शी आवाजबाट निकै नै मर्मस्पर्शी विरही कार्कीले आवाज दिनुभएको छ नसोध कस्तो छ सीआरबीटी सुना एक आधी रसोदा कस्तो छ म तिम्रै पिरले मर्छु कि जस्तो छ निकै नै मर्मस्पर्शी भाग तपाईँले सुनिसक्नु भएको छ र तपाईँ यति बेला लोकसङ्कारको व्यवसाय सुनिराख्नु भएको छ आजको लोकसङ्कारको व्यवसायमा मैले विशेष गरी यस्तै मर्मस्पर्शी आवाजहरू तपाईँको लागि लिएर आएको छु र आशा छ तपाईँ पनि यति बेला लोकसङ्कारको व्यवसाय सुन्दै हुनुहुन्छ मलाई साथ दिइराख्नु भएको छ र लोकसङ्कारको व्यवसायमा रहेर तपाईँको लागि चर्चित भाकाहरू हामी राख्ने गर्छौँ कहिलेकाहीँ नेपाली लोकगीत सङ्गीतकै क्षेत्रमा लाग्नुभएका चर्चित कलाकारहरूसँगको कुराकानी पनि राख्छौँ त कहिले यस्तै मर्मस्पर्शी भाकाहरू रमाइला रमाइला भाकाहरू बजारमा आएका चर्चामा रहेका लोक भाकाहरू र केही समय अगाडि बजारमा चर्चामा रहेका लोक भाकाहरू तपाईँको माझमा राख्ने गर्छौँ र आज भने विशेष गरी मर्मस्पर्शी भाका छन् कहीँ न कहीँबाट यी भाकाले तपाईँलाई पनि छोएको हुन यी शब्दले तपाईँलाई छुन सक्छ यति बेला राख्छु फेरि पनि अर्को एउटा निकै नै मर्मस्पर्शी भा भाका हामीले माया लाएको होइन र यो Oh hey now.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 पनि अर्को भाका तपाईँको लागि राख्न चाहन्छु पुष्कर शर्मा र विष्णु माझीले आवाज दिनुभएको भाका हो निकै नै चर्चामा रहेको भाका हो मेरो आयु छोटो छ अरे सारा संसार दैवले र आयो छोटो छ मेरो आयो छोटो छ रे अलि दिन बाँचौला तिमीले माया गरे दैवले रचाउँछ मलाई तिम्रै मायाले बचाउँछ आयो छोटो छ यो छोटो छाडे अलि दिन बाँचौँला तिमीले माया मेरो अलि दिन बाँचो होला तिमीले माया गरे भनेदेखि नै मर्मस्पर्शी भाका तपाईँको मनलाई सुने खालको भाका तपाईँले सुनिसक्नु भएको छ पुष्पल शर्मा अनि विष्णु माझीले आवाज दिनुभएको हो यति बेला तपाईँ लोकसङ्कारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्चमा र यस्तै लोकभाकाहरू तपाईँको माझमा राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्त अन्तमा आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा माग्नुपर्छ यतिन्जेलसम्म तपाईँले लोकसङ्कारको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनामा रहेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजनलाई पनि धेरै धेरै धन्यवाद भन्दै अन्तमा धरतीमा जुन झार्नै पर्ने हो र यो भाका तपाईँको लागि छोड्दै म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार Thank you. हामी घोडा माझमा फुलेर माया गरे आफैलाई घर बिना जुन जानै पर्ने घोडा ए सानो तिमीलाई के उगेन कि मैले दिएको माया कमी घोडा ए सानो तिमीलाई amigos. 再来一